सधैँका लागि सधैँका लागि रेडियो अर्पण क्षेत्र चार थप्लो पाँच मेगाज तपाईँले सुनिरहनु भएको हेर्नुहोस् अनि त्यस्तै जे विश्वभरि पनि सुन्नुभएको छ W W W dot radio Arpan dot com dot NP मार्फत चाहिँ नि विश्वभरि सुनिदिनु भएको छ जाडो सुनिदिनु भएको छ जसरी सुनिदिनु भएको छ दिल्लीमा बाजेलाई मोया गर्नुहुन्छ गाँठी निकै खुसी हुन्छ होइन अति लोटा के पह पह भन्यो खुरीको गीत बजाउने त्यहाँ सुरुवातमा दिल्ली बाजेलाई गीत नसिकिकन काम अगाडि बढाउनु मन लाग्यो भने थाहा होइन नाति नै ए धन नाति चाहिँ फेरि साह्रै सोझा ए लौ हो गीत लगाऊ भने भन्छ नि गीत लेखेको पोस्टर भित्राउनु हामी बेला लन्डन गाडी त गीत बजाए ल यो गीत सुनौँ त्यसपछि कुराकानी होला जाए मात्र लै तिनी बिछिनेर पनि बिछट्टै विरक्त लगाएर आउँछ मान्छे कसो हो नाति हो नान है गीत नराम्रो पनि होइन त्यसो रमाइलो गरे कि गीत त राम्रै थियो नि अब त्यो त सबै मान्छेले मै जान्ने मै सुन्ने मै चुम्छु मै बट्ठा भनेको बेलामा यी नानीले गइसक्यो म त खासी राम्रो नाच्न जान्ने भनेर आफ्नो चाहिँ बढी बयान त गरिनन् नि कसो हौ नाति अँ भनेको छन् अब वास्तवमा अब मान्छेलाई चाहिँ नि जन्महरूले दिन्छ नामहरूले दिन्छ शिक्षाहरूले दिन्छ मर्दा घाटसम्म अरूले पुर्याउँछन् अनि चाहिँ किन म यस्तो उस्तो भनेर घमण्ड गर्ने कसो नाति <laughs> बुढापाकासँग अलिकति राम्रै कुरो आउँछ भने राजनाति पनि दम परे यी बुढाले <laughs> यी बुढाले कहाँ सिके होला भनेको खालको राजले <laughs> यस्तै हो त्यसपछि ए राजनाति एउटा पठाउन सोधौँ सत्तालिसमा बेचेर एकाउन्नमा बेच्दा कति फाइदा हुन्छ ल ल लु भनौँ त ए राजनाति गर्दा नि उता उता हराउँछ भन्छु ए नाति नाति उतै व्यस्त भयो अब यो यता यता हाम्रो काम जारी गरौँ नातिको चाहिँ पछि पछि पछि लाउँदाखेरि भाँति भाँती हुन थाल्यो होइन को को नाति आएर फेरि क्याप लगाउने ल त यो रिजन नाति राजन गर्थेँ यो नाति यो सडचालिस हो किनेर एकाउन्न बेच्दा कति फाइदा हुन्छ <laughs> ल इसारा देऊ त्यसलाई सडचालिसमा किनेर एकाउन्नमा बेच्दा कति फाइदा हुन्छ हौ थाहा होइन नाति नातिनाहरू सामान्य कुरो पनि नजान्ने भयो क्या आजभोलि हो हाम्रो बेला त चाहिँ नि धेरै कुरो चाहिँ पढाइ हुन्थ्यो धेरै चाहिँ कुरो जानिन्थ्यो हामीले अहिले नातिहरू फिटिक्कै अह केही पनि होइन जान्दै नजान्ने फिटिक्कै नजान्ने गर्ने के जाने होइन यसो जाने सोध्नुहुन्थ्यो गऱ्यो नि ल त नाति हो यो भने के हो भने त भन्दाखेरि फ्या त लो बाजे यो भने त फलाने हो भनेर भन्न सके पो मजा आउने यो प्रश्न चाहिँ आज फोनमा नाति नातिना बोलाएर सुन्न पर्यो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बरमा आज नाति नातिनालाई यसो यो एउटा प्रश्न सन्देश जमर्को गरेँ फोन हान्ने भयो फ्याट्टै हान्नुहोस् यहाँ सुख लाग्दैन होइन नाति अँ हजुर नातिले पैसा फिफ्टीकै लाउनु हाम्रो तिर्नु पर्दैन कि के अन्त लागेको थाहा हो त कसै हो नाति ल है नमस्कार है नमस्कार खैर बोले अब ए नमस्कार है नाति नाति न ल ऊ ना नाति थियो कि नातिनी थिइन् ए नाति थियो ल चाहिँ नि नाति कता पुग्यो कता पुग्यो क्यार नि अब त्यो बोलाउने बित्तिकै यसो बाजेले बोला भने त्यो बोलाएर भित्र आए पो मजा आउँछ लौ के गरा होइन मलाई नि कतै गएर दौड बोलाउनु थाल्नु थिएँ होइन नाति हो के भने छ उता बसेर भुतै गरा हाँसे चाहिँ नि झ्याङ झ्याङ झ्याङ झ्याङ झ्याङ झ्याङ झ्याङ गरिरहेको छ नि बाबा जब कालो बादल लाग्छ आकाशमा तिम्रो याद आउँछ जब पानी पर्छ तिम्रो याद आउँछ यो चाहिँ मेरो जिन्दगीको कुरा होइन देसिन यो बुढा पनि फेरि बुढेसकाले के कुरा गरेर अन्य होला जब कालो बादल लाग्छ आकाशमा तिम्रो याद आउँछ जब पानी पर्छ तिम्रो याद आउँछ जब म पानीमा भिज्छु फेरि पनि तिम्रो नै याद आउँछ राजनाति के बुढा बाउलाई क्या भने के मैले नजाति कुरा गरेको छु यो मेरो छाता तिमी कहाँ छौ म तिमीलाई खोजेको खोजेछु अरे <laughs> याद आउँछ भन्ने मान्छे मात्रै याद आउँछ मेरो छाताको याद आउने एक महिनाबाट छाता हराओ त्यही भएर आज अहिले त जब कालो आकाश बादल लाग्छ आकाशमा छातालाई नै सम्झन्छु छाताको याद आउँछ जब पानी बल्छ त्यही छाताको याद आउँछ जब पानीमा चाहिँ नि भिज्छु त्यति बेला नि त्यही छाताको याद आउँछ जब टन्टला पुरै घाम लाउँछ त्यति बेला नि त्यही छाताको याद आउँछ त्यसैले अब नाति नातिनाको लागि यो कुरा चाहिँ ठक्कर खाएर गुनगुनाउनु नै जिन्दगी हो ठक्कर खाएर गुनगुनाउनु नै जिन्दगी हो आँसु पिएर मुस्कुराउनु नै जिन्दगी हो एउटी केटीले धोका दिए पनि के भयो त सबै कुरा बिर्सी अर्कै केटी पट्याउनु नै चाहिँ जिन्दगी हो होइन यो हाम्रो डिजे नातिले के भन्दैछ नि बडो राम्रो बडो राम्रो चरा कराएर जात्रा छ है त्यसपछि चाहिन्छ अब के हो भन्नुहुन्छ भन्दाखेरि कुरोकानी निकै रमाइलो छ क्या के हो भन्दाखेरिमा हिजो उताबाट मखलातिरबाट आउँदै थिएँ अनि त्यसपछि आउँदै थिएँ पछि चाहिँ नि अपर्जत रूपमा जानुपर्ने भयो काठमाडौँ अनि फर्केर पनि अपर्जत रूपमै आउनुपर्ने भयो अनि फर्केर आउँदै थिएँ अनि काठमाडौँबाट बस चढेको बस चढेपछि एउटा वृद्धले चाहिँ बसको खलासिलो भनिन् ए बाउ म निदाउन सक्छु मुग्ने नासी मलाई भन है भनेर भनिन् आबैले खलासीले हुन्छ भन्यो त्यसपछि त्यो गाडी नौ बिसमा आएर रोक्यो वृद्धले सोधिन् ए भाउ मुग्लिन आइपुग्यो भनिन् खलासीले होइन आइपुगेको छैन आमै भन्यो फेरि गाडी मलेखुमा आएर खाना खान रोकेको फेरि कृष्णले सुन्यो भाउ मुग्दिन हो होला भने खोलासीले पनि आइपुगेको छैन है पिर नगर्नुहोस् आएपछि म हजुरलाई भनिहाल्छु नि भने भन्यो तर जुन ठाउँमा बस्नु क्या अबले मुग्दिन आयो भनेर सोध्न थालिन् यो सुनि सुनि सबैजना यात्रु पनि वाक्क भए सबै मिलेर मुग्लिना आइसकेपछि हजुरले बिजाइदिउँला आरामसँग सुत्नुहोस् आवै भनेर सम्झाए बाटो लामो एउटा एउटा गर्दाखेरि सबै यात्रु निधाए चालकले अचानक ब्रेक लगाउँदा सबैजना बिउजिए यसो झ्यालबाट भएर हेरेर त बस्नाथगढ आइपुगेछ हिजो घटना बेलुकाको अनि वृद्ध अझै पनि निदाइरहेकी थिइन् त्यसै हामी सबैजना मिलेर सल्लाह गरियो लौ मैले नआउँदा हत्या नि उठाउनु पर्दैन हामीले खलासिलो गाली गरियो अनि अब वृद्ध चाहिँ अलपत्र पर्ने होइन भन्ने सोचेर सबैजना चाहिँ हामी आत्तेपछि चालकलाई सम्झाइ बुझाइ चाहिँ वृद्ध नबुझ भन्दा पहिले मुगलिन पुऱ्याउने भनेर गाडी घुमाइयो अनि चालकले पनि अनुमति दियो र हामी मुगलिन फेरि पुग्यौँ अनि मुगलिन पुगेर ए आमै ल मुङलिन आइपुग्यो ल उत्रिनुहोस् भनेर भने त आबै छक्क मात्रै सबै मुहाएर किन भयो म किन भन्नु नि अब अनि हामीले भन्यौँ तपाईँले मुङलिन आएपछि चाहिँ नि बिउजादिन हुनुभयो होइन त्यही भएर भने अनि वृद्धले बिस्तारै आफ्नो झोलाभित्र हात घिसारिन् र औषधिको दुईवटा गोली निकाल्दै भनिन् छोरोले मुङलिन पुगेपछि नब्बे सिकेर यो खानु भनेको थियो क्या त्यही भएर पो मुङलिन रोकिदियो भने त अरे यस्तो पनि हुँदैन रहेछ ए कता नाति नातिना हो र ए नमस्कारम ए नाति नातिना नमस्कारम खै त नमस्कार नमस्कार छैन ए नाति नातिना हौ राम नाति के के गर्दैन के के गर्दैन गर्थे यसो चाहिँ नि फुना नाति नाति सम्झाइ बुझिराख्नु राख्नु पर्दैन रिसै उठेर आउँथ्यो फेरि कहिले कहिले झन् गाउने क्या अब कहिले ज्ञानी हो बुढो मान्छे पनि यस्तै त हो नि सोह्र वर्षदेखि पच्चिस वर्षका चाहिँ नि अब बाबु नानीहरू फुटबल जस्तै हुन् एकजनाको पछाडि बसिजना दबु जान्थे होइन अनि त्यसपछि छब्बिसदेखि पैँतिस वर्ष बिचका चाहिँ नि बाबु नानीहरू क्रिकेट हुन्थे कोही एउटाले क्याच गर्ने बाँकी सबैले ताली बजाउने त्यसपछि छत्तिसदेखि पैँतालिस वर्ष पुगेका चाहिँ बाबु नानीहरू चाहिँ टेनिस बल जस्तै हुन् एउटाले भन्छ तनाक अर्कोले भन्छ बोतैराक छयालिसदेखि उताका गल्फ बल जस्तै हुन् हिर्काएर जति टाढा पुऱ्याउन सक्यो त्यति राम्रो भनेर भने पारी भइदियो अनि त्यसपछि एउटा धनीले गरिबलाई सोधे अनि के सोधे प्यात्तै अहिले आएर बिर्सिए नातिले ठ्याक्दैन ठुङ्गु बजाइदिएको थिएँ अँ एउटा मान्छे झ्या भएको बेलामा फोन गऱ्यो अनि एउटा केटीले फोन उठाइन् अनि यताबाट भनिन् यताबाट भने उताबाट चाहिँ एउटा केटीले फोन उठाइसकेपछि यता त सिहाएर टिल्लो भएकोले हेलो को बोलिएको भनेर भने केटीले म अप्सरा भनेर भने अनि यताबाट जडियाले हुन्छ सरी है रङ नम्बर फोन त स्वर्गलोकतिर पो पुगेछ अरे यस्तो रमाइलो आहा यो म्युजिक सुन्दा पनि छ कहिले कहिले त नाचौँ न ल त अलिकति अगाडि बढाउँ त नाचे म्युजिक यो म्युजिक सँगसँगै एउटा गाना <laughs> ल नाति नाति हो एउटा गाना सुनौँ गानापछि चाहिँ नि छोट्यो बिरेकमा जाउँला बिरेकपछि चाहिँ नि झप्प फेरि पनि हो जस्ट <laughs> आउला उनकी रानी बनु उनके प्यास की पानी बनु उनकै आँखा की नानी बनु उनके माया की खानी बनु उनके सपना की रानी बनु उनके प्यास की पानी बनु उनकै आँखा की नानी बनु उनके माया की खानी बनु संसार के ছোট নাচে নাচে নাচে নাচে মাথা নাচে নাচে নাচে মাথা নাচে নাচে নাচে নাচে নাচে নাচে নাচে মাথা নাচে নাচে নাচে নাচে নাচে মাথা নাচে নাচে নাচে নাচে নাচে নাচে নাচে মাথা নাচে নাচে নাচে घुम्जिरह्यो अर्पणमा सोलहरू छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी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 चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छपन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc साथमा Star City 110cc र स्कुटी Pep Plus पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र टाढी चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी खै के गर्नु यार एसएलसी पनि पास गर्नै सकिएन कमान यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि private test SLC and special SLC preparation क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क new shining education centre Ratnagar आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि new shining education centre parlour सेवा फैंस आइटम तथा कस्मेटिक सामग्री का एकमात्र विकल्प Sneha beauty parlour cosmetic and fancy stores हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क Sneha beauty parlour cosmetic and fancy store Ratnagar दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिल्यै एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन यी लाक्षीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच mega welcome to back again programme just for enjoy હસી मजा केन्द्र કાલના जाने हाम्रा राजनाति રાજનાથી जाने वारी म डुलुवा बाजे दुधवालाहरूले दुध फ्याँकेर आन्दोलन गर्छन् गोलभेडा धनीहरू गोलभेडा फ्याँकेर आन्दोलन गर्छन् अन्य तरकारीका चाहिँ नि मालिकहरू तरकारी फ्याँकेर आन्दोलन गर्छन् तर बैङ्कवालाहरूले पैसा फालेर आन्दोलन किन गर्दैनन् पैसावालाहरूले जुन ब्याङ्कवालाहरूले पैसा फ्याँकेर आन्दोलन गरे यसो अलिअलि भयो नि झप्प कसो हो नाति नाति पनि खाएको छैन हो बुढाले पुरै काँडो ल्यायो भने कुन कुन ए अहिले हाँस्ने बच्चा खान् नि यसले प्यार गरेर त हेर्नुहोस् रामदाजी छैन है अहिले हाँस्नेले प्यार गरेर जुन अनि हिजो बेलुका तालु छाम्दै आएर झन् अनि त्यसपछि ए के हो भनेर सोधेँ मैले हेर्नु त्यसो बाजे मैले उसलाई माया गरे अबला सम्झेर उसको बाउले ठोक्यो मलाई तबला सम्झेर अरे अचम्म अचम्म अचम्म फेरि आऊ अब चाहिन्छ कुरो के हो भन्दाखेरि कहाँ छ भने फेरि अगाडि भन्नु पऱ्यो नि त दुईजना पुजारीहरूको विवाद पर्दै थियो दुईजनै पुजारीहरू म भगवान् हुँ भन्नेतर्फ झगडा गर्दै थिए अनि यत्तिकैमा उनीहरूको बिचमा एउटा जडिया आइपुग्यो पहिलो पुजारीले भन्यो म भगवान् भनौँ दोस्रो पुजारीले होइन म भगवान् भनौँ जडियाले भनौ हट तिमीहरू दुवैजना भगवान् होइनौ भगवान् भनेको त म हो म भन्यो जडियाले दुवै पुजारी भने कसरी भने म यो कुरो प्रमाणित गरेर देखाइन्छु तिमीहरूलाई भनौँ ल देखा त भने दुइटा पुजारीले अनि दुईवटा पुजारी बोकेर फेरि चाहिँ नि त्यो जडिया त्यो भट्टीको अगाडिमा चाहिँ के पुगेको थियो भट्टीभित्रबाट भट्टीको साउ कराउँछ हे भगवान् त फेरि आइपुगिस् अरे हे भगवान् त्यो भगवान्हरू भन्दाखेरि त पुजारी चिल ल कता हो चाहिँ नि यो हाम्रो चाहिँ नि दिनबन्धुको के बन्धुले चाहिँ नि भागवत लगा जस्तो छ नि कसो हो नाति त्यो त हामीले जाने छौँ हामीले पहिला पहिला भागवत लागेकै मान्छे हौ पाहाडतिर हुँदाखेरि ल्याउ न के बज्यो यो प्यात्त प्यात्त पनि आउँछ क्या फेरि अनि ए राजनाति त्यसै जाउँदैन भने तनाव हुँदैन केही पाइएन ल के भन्छ भने बिहे अगाडि है राजनाति रामनाथीको बिहे अघि भएन रे भएन ए भएन हो बिहे अगाडि प्रिय भन मात्रै तिम्रो लागि म तारा झारिदिन्छु रामनाथीले भन्ने कुरा है अनि बिहे भइसकेपछि बिहे अघि प्रिय भन मात्रै तिम्रो लागि म तारा झारिदिन्छु दिएपछि धेरै किचकिच नगर म तेरो दारा झारिदिन्छु बिहे अघि बिहे अघि प्रिय तिमी कति राम्री पूर्णिमा कि जुन जस्ती बिहेपछि कस्तो अगतिली हो नपग्लनी नुन जस्ती बिहे अघि डार्लिङ मलाई केही चाहिँदैन तिम्रो माया भए पुग्छ बिहे अघि डार्लिङ मलाई केही चाहिँदैन तिम्रो माया भए पुग्छ बिहेपछि धेरै यो अल्छी बुढो कमाइ छैन धमाइ छैन यति म सिक्छ बिहे अघि डार्लिङ अलि नजिक आऊ मलाई अङ्गालोमा समाऊ बिहेपछि ए सानीका भाउ तिमीले के खायो मुख गना अलि पर जाऊ यतिसम्म नै हुन्छ अरे क्या रमाइलो कुरो हो हल्का चाहिँ नि रमाइलो मात्रै कुरो हो अनि अहिले मैले नातिलाई सजाएको थिएँ रान नाति यो सडचालिस यो किनेर चाहिँ नि एकाउन्नब्बे त कति फाइदा हुन्छ नाति मरि काटे जाने भन्दैन गर्थे जसलाई प्रेम गर्न आउँदैन त्यसकै नाम प्रेम कुमार जुन केटीलाई राम्ररी हिँड्न आउँदैन उसकै उसलाई नै चाहिने हिल जुत्ता जसको मनमा पाप घृणा छ उसकै नाम दिलमाया जसलाई केही पनि बनाउन आउँदैन उसको नाम आकृति जसले केही पनि गर्न सक्दैन उसको नाम बिरबहादुर जसको शिरमा बाल छैन उसको नाम बालकुमार जुन केटी पाँचचोटि बिहे गर्थ्यो उसकै नाम कुमारी जसलाई जिन्दगीको कुनै पनि छुपेको राज थाहा छैन उसकै नाम राज भगवान् <laughs> अब राज भन्न सकेनन् ए सडचालिसमा किनेर एकाउन्नमा त कति नाफा हुन्छ थाहा भएन भगवान् सडचालिसमा किनेर एकाउन्नमा त त्यति थाहा होइन अडचालिस पचास पचास एकाउन्न भएन कति भयो चार भयो उत्तर दुईवटा छ क्या एउटा छ सडचालिस किनेर एकाउन्नमा त ठाडै चाहिने चार रुपियाँ फाइदा भयो अर्को छ यो मान्छेले लगाउने सर्ट चाहिँ सर्ट चालिस रुपियाँमा किनेर त एघार रुपियाँ पनि फाइदा भयो कसो हो नाति नाति चाहिँ मुसुक्क हाँसेन अहिले बल्ल यति मिठो हाँस्यो पनि देख्न पाइँदो रहेछ भन् पर्छ बाँचिरहनुपर्छ अनेक देख्न पाइन्छ भने छु एउटा नातिले के भने यो डिलरमा चाहिँ आइफोन पाँच लिउँ भन्ने सोचिरहेको छु कसैले किन्ने माग्यो भने भन्नु होला है बेच्नु छ अरे आइफोन पाँच किन्नलाई अब यस्तै छ हेर्नुहोस् हाँस्दै रहनु होला स्वस्थ रहनु होला व्यस्त रहनु होला अनि अब हाँसेर दिन बिताउनु होला भोलि फेरि जसरी इन्जोय हाँसी बजार केन्द्रमा तपाईँको भेट हुने नै छ त्यस्तै चाहिँ नि आजको कार्यक्रम सुनेर साथ दिन तपाईँलाई धन्यवाद अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एक सय चार थोको पाँच रहनु रहनुहोला कालो परिवार सँगै रातलाई धन्यवाद दिनु आवाज पनि बिदा हुन्छ नमस्कार Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja. Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja, Liu Maja. जवानी को लिउ मजा, जिंदगी को लिउ मजा, मरे रह गए पछि जिसको होस् जा यू मजा न्यू मजा यू मजा द्यू मजा यू मजा न्यू मजा यू मजा द्यू मजा Thank you.